खराब हुन्छ भन्छ मान्छे खराब हुन्छ साथी पिउनेलाई त रक्सी भन्दा अरू किन हुन्थ्यो रक्सी खराब हुन्छ भन्छ मान्छे खराब हुन्छ साथी पिउनेलाई त रक्सी भन्दा अरू किन हुन्थ्यो जाते नारा नारा नारा नारा नारा रक्सीले त जहिले पनि आफ्नो धर्म निभाउँछ सोझे मान्छे बाटो पनि घरको स्वास्नी फिटाउँछ रक्सीले त जहिले पनि आफ्नो धर्म निभाउँछ सोझे मान्छे बाटो पनि घरको स्वास्नी फिटाउँछ लोकल बिहेर घुस्की वाइन सबको हो जाडो लाग्यो साइला दाइलाई अब जिउ तताउने भो लोकल बिहे हुस्की वाइन सबको काम मताउने हो जाडो लाग्यो साइला दाइलाई अब जिउ तताउने भो रक्सी खराब हुन्छ भन्छ मान्छे खराब हुन्छ साथी पिउनेलाई त रक्सी भन्दा अरू किन हुन्थ्यो जाते सबलाई थाहा छ पिउँदा मजा भित्र चाहिँ डढाउँछ कहिले झार्छ मान्छे सामु कहिले शिखर चढाउँछ सबलाई थाहा छ पिउँदा मजा भित्र चाहिँ डढाउँछ कहिले झार्छ मान्छे सामु कहिले शिखर चढाउँछ दुःख सुख जे परे नि पिउनलाई बहाना भो तेरे जिंदगी जिन्दगीमा अब छोड्ने चाहना हो दुःख सुख जे परे नि पिउनलाई बहाना हो तेरे जिंदगी जिन्दगीमा अब छोड्ने चाहना हो रक्सी खराब हुन्छ भन्छ मान्छे खराब हुन्छ साथी पिउनेलाई त रक्सी भन्दा अरू किन हुन्थ्यो जाते भन्छ भन्छ मान्छे खराब हुन्छ साथी पिउनेलाई त रक्सी भन्दा अरू किन हुन्थ्यो जाते रक्सी खराब हुन्छ भन्छ मान्छे खराब हुन्छ साथी पिउनेलाई त रक्सी भन्दा अरू किन हुन्थ्यो जाती